तिम्रै यादमा कल्पी जो छेउ को सिरानीको छटपटीमा कुल्टे फिर्दै भाले बास्यो बिहानीको तिम्रै यादमा चाह पैश्चाहरू

जता फर्क्यो छ्यानमा आइरहन्छ झल्को मायालुको सम्झनालाई गान्न भोजको जता फर्क्यो